गत वैशाख एकतिस गते गुल्मीको आपचौर साथ स्थित बरा मन्दिरका साठी वर्षे पुजारीले बलात्कार गरेकी पाँच वर्षे बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको र उनको बलात्कार घटना बाहिर ल्याएकोमा उनकी आमा त्रासमा बाँच्नु परेको गुनासो गर्नु भएको छ सुनौ उहाँसँग गरिएको छोटो कुराकानी बालिकाको अवस्था कस्तो छ बालिकाको अवस्था एकदम गम्भीर छ रातिमा तर्सिने के भन्ने हुन्छ तपाईँ रातिमा तर्स चिनी नि ननिनाउँदै मलाई सुत्न छैन म शान्तिको दिनबाट रात न दिन रोका रोइ छन् म कसरी बस्न अस्पतालमा मलाई बनाउन छैन पोहोर पनि यस्तै घटना घटे ताउला गाउरी सब लुकाइदिने ओर्ने गरे म कसरी बस्न सक्छु अब यहाँ म बस्न सक्दिनँ सर किन दबाउँछन् तपाईँलाई खोइ किन दबाउँछन् सधैँभरि यस्तै गराउँछन् मलाई नानीको त्यस दिनको अवस्था कस्तो थियो नानीको त्यस दिनको अवस्था छोरा छोरी भएर त्यहाँ छ सातजना बालबालिका खेल्न गएका थिए त्यसपछि छोरालाई घर जात भनेर तिनीहरूलाई खानेकुरा खान दिन पठाएर यसलाई नानीलाई एक्लै मन्दिरमा लगेर त्यहाँबाट त्यस्तो गराएछन् त्यस दिन ब्लड बगिरहेको थियो अनि तपाईँलाई खास चाहिँ यो कुरा फैल नगर होइन अलिक खतरा हुन्छ डर देखाएको थियो भन्ने सुनिन्छ नि हजुर डर देखाएको थिएँ मलाई यो यो नानीको भोलि बिहान बेसी रोन्डी पातर भन्न सक्छन् यसलाई तिमीहरूले भयो कुरो बाहिर गरेर गर्नै हुन्न यो खुरखुर मोजा लगाएर औषधि गर भन्दा मैले के गरेर औषधि गरौँ त नि भन्दाखेरि नानीहरू खेल्दाखेरि घोचेको भनेर औषधि गर भनेका थिए हजुर डाउरोहरूले घोचेको केटाटी लड्दाखेरि यस्तो भएको भनेर भनेका थिए हजुर त्यस्तो भन्दा रहेछ म कसरी बस्नु अनि नानी तिमीलाई सन्चो छैन अहिले के भनेर फकाएको थियो त्यो मान्छेले भन त बुढो मान्छेले बुढो मान्छेले के भनेर फकाएको थियो केरा खाऊ भन्थ्यो तिमी रोयौ ती मान्छेले गर्दैनन् बुढाले त्यो भन्न हुन्न ल भयो अनि तिमी रुँदै रुँदै मम्मी कहाँ गयो अहिले सन्चो छैन तिमीलाई किन तर्सिन्छु भन त सुनिहाल्नुभयो श्रोता यसरी साठी वर्षको वृद्धले एउटा पुजारीले यस्तो पाँच वर्षीय बालिका बलात्कार गरेर रक्ताम्य पार्दा पनि स्थानीय भलाद्मी भनिनेहरूले यो कुरालाई बाहिर नरिज भनेर गाउँमै थमथमाउने कोसिस गर्छन् अझ यो कुरा प्रसारण गर्ने हामी हामी जस्ता सञ्चारकर्मीलाई उनीहरूले के गर्दा होलान् यस्तो छ समाजको अवस्था यसरी कैयौँ वर्षदेखि यस्ता बालबालिका माथि यस्तै खालको बलात्कार यौनजन्य हिंसाहरू भइरहे दोबिए समाजमा तर पछिल्लो चरण हामीहरूले र प्रहरी प्रशासनले खोज्न थाल्यो उजुरीका लागि आउन थाले र पनि समाजमा यसरी दबाउने प्रयत्न भइरहेको छ यो घटना पनि बडो मुस्किलले प्रहरी प्रशासन र सञ्चार माध्यममा आएको हो अन्तिममा तपाईँ के भन्न चाहनुहुन्छ अन्तिममा म यो अब दबाउने दबाउनेदेखि देखि अब म हट्ने छैन मैले पनि केही गरेर गर्न सक्छु भन्ने आशामा बसेकी छु म आजदेखि मलाई केही भनेमा मैले यहाँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नेछु मलाई कसैले काम भन्न चाहन्छु अवश्य पनि हामीले सुनेका छौँ जब तपाईँले यो केस सदरमुकाममा ल्याउनुभयो त्यसपछि तपाईँमाथि एउटा अप्रत्यक्ष रूपमा दबाब दिने काम र धम्काउने काम भइरहेको छ भन्ने कुरा हामीलाई पनि आएको छ आगामी दिनमा त्यस्तो धम्काउने वा दबाउने कुनै षड्यन्त्र गर्ने कुरा गरियो भने हामीलाई पनि जानकारी गराउनुहोला र प्रहरी प्रशासनमा उजुरी गर्नुहोला हवस् त धन्यवाद हवस् त धन्यवाद है नानु नडराए है है बाबा श्रोता अबदेखि हामीले बेला बेलामा देश विदेशमा रहेका नेपाली र घरका परिवारलाई पनि ओजेलका खबरमा जोड्ने भएका छौँ त आज हामी कुन जोडीलाई टेलिफोन मार्फत जोड्दैछौँ सुनौ हेलो नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्नुभयो चेक रिपब्लिक युरोपबाट वैकुण्ठ बोलेको ए वैकुण्ठ रायमाझी तपाईँ वामी सेवा समाजको अध्यक्ष पनि हो नेपाली चौतारी चेक रिपब्लिकको ए नेपाली चौतारी चेक रिपब्लिकको अध्यक्ष हुनुहुन्छ तपाईँ तपाईँलाई मैले फेसबुकमा नेपाली बाबु भनेर चिन्छु हो घर चाहिँ कहाँ पर्यो यहाँको मेरो जुन ओजेलको प्रति यहाँको श्रोता प्रतिक्रिया र आफ्ना केही रचना पनि सुनाउँछु भन्नुभएको थियो अघिल्लो हप्ताको एक घटनालाई लिएर हो हजुर यो हाम्रो विदेशमा बस्ने एकजना मित्र एकदमै पीडित हुनुभएको रहेछ ओजेलको खबर त हामीहरू धेरै नै सुन्छौँ अब धेरै नै पपुलर छ सबैलाई थाहा भएकै कुरा भन्नु पर्यो र त्यसमा पनि अस्ति गएको त्यो घटना जुन साथी अब विदेशमा बस्नु भएको थियो उहाँको मिसेसले चाहिँ नेपालमा भनौँ न एउटा नमिठो खालको चाहिँ कार्य गर्नुभयो त्यो सुनेर हामी विदेशमा पनि अरू नेपालमा बस्ने पनि धेरै साथीहरूको गुनासो यो अहिलेको जल्दो बल्दो समस्या होइन हजुर यो धेरै चिन्ता व्यक्त गरिरहनु भएको मैले देखेर त्यो सुनेर मलाई एउटा गीत चाहिने शब्द संयोजन गर्न मन लागेर म अलिकति एउटा गाइदिन पनि मन लागेको हुँदाखेरि चाहिँ तपाईँ त अन्य बेलामा पनि गाउने गर्नुहुन्छ र तपाईँका रचना पनि धेरै सुनिन्छ ल त तपाईँले तयार पारेको एउटा रचना ओजेलका खबरका श्रोतालाई आवाज सुनाइदिनुहोस् न त प्लिज टाढै भए पनि हजुर ल धन्यवाद है त सुन्दाखेरि समयको पाबन्दी गर्दै म गाउन चाहेँ सुन्नु न तपाईँ युरोपमा बसेर आज त्यो वामी मुसिकुट अथवा गुलमेली जुन धडकन गाउँ बेसीहरूमा गाउने गीत सुनाउनु भयो मलाई यति खुसी लाग्यो कि चेक रिपब्लिकबाट वैकुण्ठ रायमाजीले सामाजिक विकृतिमा आधारित जुन गीत गाउनुभयो त्यस्तै गीत चाहिँ उहाँकी धर्मपत्नी हाल बुटोलमा बस्नुहुन्छ नयाँ मिल भन्ने टोलमा र वामी अर्जेबाबाट उहाँहरू बसाइसराई गर्नुभएको हो र आज उहाँहरू दुवैजनाको गीत जोड्ने पुर्याउने प्रयासमा छौँ र उहाँकी श्रीमती अञ्जना रायमाजी हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार नमस्कार अञ्जनाजी अस्तिको ओजेलका खबरबाट तपाईँको श्रीमानले अनि तपाईँले पनि एउटा बेग्लै बेग्लै टुक्का जोड्नु भएको छ अरे सुनाइदिनुहोस् न त सुरु गरौँ तिमीलाई सधैँ प्यारो अञ्जनाजी होइन तपाईँहरू बुढाबुढी त उयो पहिला पहिला बुढापाका पालामा झाम्रे गाएर विवाह गर्थे त्यस्तै त हो कि स्वर त बबाल छ नि तपाईँहरू दुवैजनाको <laughs> निकै राम्रो स्वर रहेछ फेरि एकचोटि दोहोऱ्याइदिनुहोस् न सुन्ने मन लाग्यो एक in know. हजुर धन्यवाद पक्कै पनि निदाउन मुस्किल छ र पापी नजर जोगाउन पनि मुस्किल छ निकै सान्दर्भिक गीत गाउनुभयो यस्तै यस्तै ओजेलका खबरलाई छोटो प्रतिक्रिया स्वरूप तपाईँका यी दुई टुक्का गीत सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि विश्वभर रहनुभएका नेपालीसँग हामी यसरी नै उहाँहरूको कला प्रतिभा पनि कर्मैसँग लिने प्रयास गर्नेछौँ अञ्जनाजी तपाईँको श्रीमा श्रीमान वैकुण्ठ रायमाझीले एल्बम पनि निकाल्नु भएको छ अरे हो हजुर सौगात दुवैजनाको स्वरमा छ हजुर स्वर छ ओहो यो स्वर त निकै जमेको छ हुन्छ त अञ्जनाजी जुन एक एक टुक्का भए पनि सुनाइदिनु भयो धेरै खुसी लाग्यो ओजेल खबर कतिको सुन्नुहुन्छ त्यहाँ सुन्नुहुन्छ अस्तिको सुन्नुभयो ए नेटबाट सुन्नुहुन्छ त्यहाँ रेडियो रिपब्लिकबाट पनि आउने गर्छ सुन्दै जानु होला हस् धन्यवाद छ यहाँलाई हस् नमस्कार देश परदेशमा रहेका कसैका श्रीमान श्रीमती बीचको कलेज यस्तो छ भने कसैका भने परदेशमा बेपत्ता भएर बिरहमा बाँच्नु परेको छ त्यही कथा व्याथा जोड्दैछौ सुनौ आजको जीवनको गोरेटोमा गरिबीले आक्रान्त भएर केही आयु पाए लाग्छ कि देश परदेशतिर भन्दै श्रीमान श्रीमती बीच सपनाको जाल बुन्दै आजभन्दा अठार वर्ष अघि भारतको सिलाङतर्फ लागेका बागलुङको अति दुर्गम बस्ती रणसिंह किटानी गाविस वडा नम्बर चारका अनबहादुर सुनारको अहिलेसम्म पत्तो पत्तो केही छैन एक छोरा एक छोरी त झन् काखमै थिइन् छोडेर हिँडेका श्रीमानलाई प्रत्येक वर्ष दसैँ तिहार मास हरेक दिन पल पल कुर्दै बसेकी मनमा सजाउँदै बसेकी उहाँकी श्रीमती खगिसारा सुनार अहिले पचास वर्षकी हुनुभयो अझै पनि उनै श्रीमान आउँछन् कि भनेर बाटो कुर्दै बस्नु भएको छ अत्यन्तै दुर्गम बस्ती हामी त्यहाँ पुग्न नसके पनि यस ओजेलका खबरका सहकर्मी रहनुभएका बागलुङ पाण्डव खानीका सुरेश छन्त्याल उहाँ तिनै खगिसरा सुनारको घरमा पुग्नु भएको छ कतै उहाँ यो खबर सुनेर बिलौना सुनेर फर्किनुहुन्छ कि भन्ने उद्देश्यका साथ आज हामी टेलिफोन सम्पर्कमा आधारित कुनै खगिसरा सुनारको जीवनको गोरेटो पस्किन गइरहेका छौँ हेलो सुरेश सन्त्यालजी तपाईँ त्यस परिवारमा पुगिसक्नु भएको छ नि होइन अनि ती अघि सारा सुनारलाई सम्पर्कमा ल्याउनुहोस् ल सुरु गरौँ हेलो नमस्कार खगी जी तपाईँको श्रीमान हिँडेको कहिले हो के भनेर जानु भएको थियो त्यसपछि कहिलेसम्म सम्पर्कमा रहनु भयो र कहिलेदेखि सम्पर्क विच्छेद भयो बताइदिनुहोस् न अनि कहिलेसम्म चिठी पत्र गर्नुभयो कहिलेबाट छाड्नु भयो त न तिथि पर्छ अब भयो कि त न फोन न केही भएर त्यतिकै छ अनि छोराछोरीहरूले के भन्छन् छोरी त्यही छन् छोरीहरू छन् दुई बहिनीको बिहा भएको छ अरू सबै दुई बहिनीको बिहा भएको छैन दुई बहिनी त्यही नै छन् दुई बहिनी यी छन् ल छोरीलाई दिनुहोस् त ल ल हेलो नमस्कार नमस्कार बहिनी के नाम पर्यो तपाईँको सोममाया सोममाया अनि कति वर्ष कि हुनुभयो म त पच्चिस वर्ष पुग्यो पच्चिस वर्ष कि विवाह भइसक्यो तपाईँको विवाह त भएको अब त्यस्तै त्यस्तै भएर माइती बस्छु के भयो तपाईँको विवाह के भयो सम्बन्ध विच्छेद गरेर माइत बस्छु तपाईँले हेला गर्नुभयो कि श्रीमानले हेला गर्नुभयो श्रीमानले कहाँ बिहा गर्नु भएको थियो कान्दुप कहाँनिर म आएको बिहा भएको मेरो अनि कति वर्षपछि विच्छेद भयो सम्बन्ध वर्षमा हामी पहिलेदेखि हिँड्ने अब सँगै खाने सँगै गर्ने गरेर गरेको पहिला त्यसो गरियो पछि हेला गरे लगेपछि हजुर लगेपछि हेला गरे लगेपछि हेला बालबच्चा छन् छैनन् बालबच्चा एउटा छोरी छ छोरी त्यही राखेर बस्नु भएको छ माइतैमै छोरी छ उसमा कति वर्ष कि बहिनी चार वर्षको